नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं एक सरको माया तपाईँले गएको अठार श्रृङ्खलादेखि सुनिरहनु भएको छ आज यसको उन्नाइसौं श्रृङ्खला वाचन गर्छौं उपन्यासको अन्त्यतिर लेखकीय शीर्षकमा लेखकको भनाइ छ लगभग दस पृष्ठ लेखेपछि मैले यो उपन्यास लेख्न बन्द गरेको थिएँ एउटा हुटुटी थियो जसले दस पृष्ठसम्म धकेल्यो अनि मुर्जायो वर्षौंदेखि मनभित्र गुम्सिएर बसेको हुटुटी बाहिर आएर हप्ता दिन पनि टिक्न सकेन यस्तो लाग्यो कि परिबन्धको कारागारबाट धेरै वर्षपछि छुटेको कैदी आफ्नो स्वतन्त्रतासँगको पहिलो सहवास अघि नै स्खलित भयो लेखिएको पाण्डुलिपिका पृष्ठहरूमा पनि अक्षरहरू कम र केरमेट धेरै थिए तर फेरि यस्तो भयो कि एक साँझ मेरो कोठामा साथीहरूको जमघट भयो र त्यही साँझ नै यो उपन्यासको सौभाग्य बन्यो पहिले त लाग्यो किशोरावस्थामा लेखिएका मेरा उपन्यासहरू जो रद्दी सम्झेर फ्याँकेका थिए सायद मैले ती उपन्यासहरूलाई अनुचित सजाय दिएको रहेछु लेख्ने अभ्यास नभएकाले पानाहरूमा धेरै केरमेट भयो जसले गर्दा म युनिकोडमा लेख्न बाध्य भएँ यो उपन्यास लेखनको थालनी गर्दा मेरो मस्तिष्कमा जेलिरहेको जुन कथा थियो लेख्ने क्रममा त्यो कथामा थुप्रै परिवर्तनहरू आए यहाँसम्म कि यस उपन्यासका उपकथाहरू जहाँबाट सुरु भएका छन् मैले ती उपकथाहरू त्यहीँबाट नै सोच्दै लेख्दै गरेको हुँ मूल कथा लेख्दै जाँदा उपकथाहरू आफै जन्मिएका हुन् अझ उपन्यास लेख्दै जाँदा परिवर्तित मूल कथामा पनि व्यापक संशोधन गरेको छु यो उपन्यास मैले मालदिप्समा बसेर नै लेखेको हुँ जहाँ म हाल पनि कार्यरत नै छु म धन्यवाद दिन चाहन्छु मालदिप्समा रहेका मेरा प्रिय साथीहरू मेघ ध्रुव पाण्डे र अशोक पौडेललाई जसले मलाई हौसला मात्र दिएनन् साप्ताहिक रूपमा मैले लेख्दै गएका कुराहरूमा सुझाव पनि दिइरहे त्यस्तै गरी धन्यवाद छ हरिचालिसे दाईलाई जसले उपन्यास लेखनीको छ महिनासम्म मेरो समय बर्बाद गर्ने ससाना समस्याहरूलाई सम्हालिदिए मितज्यू कुमार उपाध्याय मित्र सुनिल गिरी बालकृष्ण पौडेल दाई झिन्का दाई भाइ विकास र प्रिय साथी इस्माइल अली उपन्यासको भाषा र व्याकरण शुद्धाशुद्धि गरिदिनुहुने सबिन लम्साल राजेन्द्र ताराकिणीप्रति पनि हार्दिक धन्यवाद छ भन्दै उहाँले धेरैलाई धन्यवाद दिनुभएको छ जीएस पौडेलको उपन्यास एक सरको मायाको उन्नाइसौं श्रृंखला अब सुनौ पृष्ठ तीन सय छब्बीसबाट ग्रीष्म बितेर बर्खा लाग्यो बर्खा लाग्न साथ झरी पर्न थाल्यो झरी राउदाको सुबास लिएर झरे जस्तो लाग्छ झरीको डाइहार्ट फ्यान ऊ थोपा थोपामा झरिरहेकी छे जसलाई म महसुस मात्र गर्न सक्छु पिउन सक्दिनँ मलाई पानीले भित्रभित्रै काकाकुल बनाउँछ त्यसै त दिन प्रतिदिन घना हुँदै गइरहेको थियो राउदाको याद त्यसमाथि झरी मानौ उसका यादहरूलाई उकास्न झरिरहेको छ झरी किन जाँदैनन् उसका यादहरू पखालिएर झरीमा किन खस्दैन बर्खे पहिरो उसको याद आउने बाटोमा उर्लिरहेको नारायणीको बर्खे भेलमा किन डुबेर मर्दैन उप्रतिको मेरो प्रेम मेरो व्यवस्थालाई बुझ्न नसक्ने मेरो प्रेमलाई चिन्न नसक्ने एउटी धोकेबाज केटी किन मेरो मन मस्तिष्कमा बसेर मलाई नै सताइरहन्छे कम्प्युटर ह्याक गरेर आफ्ना तमाम प्रमाणहरू मेट्न सक्ने ए चतुर केटी किन सकिनस् आफ्ना यादहरूलाई मेटाएर जान एक दिन प्रसाद सकिएकाले श्याम र म मटिकुरीको एउटा साथीलाई भेट्न जाँदै थियौँ अर्कपुर चोकबाट दुई सय मिटर पश्चिम कुदेर हाम्रो स्कुटर उत्तरतिर लाग्यो बेलडिया खोलो जङ्गलमा रहेको देवीथानबाट दक्षिण बग्दै आएर हर्कपुरबाट पश्चिम मोडिएको छ त्यो मोडिएको ठाउँमा हालिएको पक्की पुल जहाँ हामी सानो हुँदा काठको पुल थियो तरेर हामी उत्तर बुढीफाँटको बाटोतिर जाँदै थियौँ बाटोमा चिरपरिचित एउटा आँपको रुख हाम्रै प्रतीक्षा गरेर उभिरहेको थियो बुढीफाँटको बाटो छेउमा रहेको त्यो आँपको रुख जहाँ कुनै जमानामा माथि डाँडोबाट दाउरा घाँस गरेर आउनेहरू भारी बिसाउँथे आँपको फेद खेतमा डिङ्गा हेर्न आउनेहरू गोठालाहरूको पनि प्रिय स्थल थियो त्यतिखेर त्यो आँपको रुखले मलाई मेरो बाल्यकालको मात्र स्मरण गराइरहेको थिएन मलाई त्यसले स्मरण गराइरहेको थियो बुढीफाँटको त्यो आँपको रुखको जहाँ फुलमायाको कोखमा रहेका जिडीले एकपटक जीवनदान पाएका थिए खैर त्यो दान जेडीले फिर्ता गरिसकेका छन् मलाई अझै पनि त्यसको कारक केही मात्रामा म पनि हुँ भन्ने कुराले भित्रभित्रै ग्लानी भइरहन्छ छोरीले कथा सुनाउँदै गर्दा जब उनले मुरीफाटको बीचमा रहेको आँपको रूखमा घटेको घटनाका बारेमा बताएका थिए त्यति बेला नै उनको कथाको त्यो रुखलाई मेरो मस्तिष्कले बुढीफाँटको आँपको रूखमा रूपमा लिइसकेको थियो आँपको रुखमुनिबाट गुज्रिँदै गर्दा मैले एकपटक स्कुटर रोकेर त्यो रूखलाई निहालेर हेरेँ त्यो रूख मलाई अघि पछिको भन्दा धेरै प्रिय लाग्यो एकछिन म फेरि त्यही कथाको स्मरणमा डुबेँ केही बेरपछि हामी त्यही बाटोबाट माथितिर लाग्यौँ आँपको रूखबाट थोरै माथि थारूहरूको बाहुले रहेको मालपुरको बस्तीबाट गुज्रिँदै गर्दा मलाई फेरि जिडीले सुनाएको कथाको सिसौघारी मुनिको थारू गाउँको झझलको दिलायो मालपुर काटेर थोरै माथि गएपछि मटिकुरी पुगिन्थ्यो तर श्यामको साथी मालपुरको फुटबल चौरमा हुन्छु भन्थ्यो जुन बेलडिया खोलाको किनारमा अवस्थित छ मालपुरको थारू पौवाबाट हामी पूर्वतिर लाग्यौँ अलि अगाडि पुगेपछि फुटबल चौर देखियो चौरको पश्चिमतिर लहरै केही घरहरू थिए थोरै माथि एउटा नयाँ घर पनि बनेको रहेछ श्यामको साथी चौरदेखि पूर्व रहेको बेल्डिया खोलाको किनारमा बसिरहेको थियो हामी त्यहीँ पुग्यौँ म आशावादी लामो लामो कपाल पालेको श्यामको साथीले मसँग हात मिलाएर आफ्नो परिचय दियो मैले पनि आफ्नो परिचय दिएँ उसँग गफ गर्दै गर्दा एक खिल्ली प्रसाद ग्रहण गऱ्यौँ अनि एउटा पोको लिएर हामी छुट्टियौँ फर्किँदा स्कुटर श्यामले चलायो म नर्सामा रुमलिँदै के के सोच्दै पछाडि बसेर टोलाइरहेँ नेपाल फर्केको पनि वर्ष दिन पुग्न थालिसकेको थियो म राउदाका यादहरूमा अल्झिँदै गइरहेको थिएँ उसका यादहरू झन्झन बल्झिँदै गइरहेका थिए प्रसादले झनै एकहोरो बनाउँदै लगिएको थियो राउदाका यादहरूसँगै जीवनको नयाँ अध्याय सुरु गर्न म हिचकिचाइरहेको थिएँ बिहेप्रतिको मेरो अरुचिलाई काका काकीले निको नमान्नु स्वाभाविक थियो यसै क्रममा काका काकीले गैँडाकोटको त्यो घरमा बसिरहेका डेलावालाहरूलाई घर खाली गर्न अनुरोध गर्नुभएको रहेछ राति खाना खाने क्रममा मलाई जानकारी मिल्यो यो एक प्रकारले मलाई घेराबन्दी गर्ने चालको पहिलो कदम थियो भन्ने मैले बुझेको थिएँ गैँडाकोटबाट मङ्सिरमै बिहे गर्ने योजनामा काका काकी लागिरहनु भएको थियो घर खाली गराएर मलाई मानसिक रूपमा बिहेका लागि दबाव सृजना गरिँदै थियो बिहे नै नगर्ने मेरो जित होइन म पनि विगतका ती तिता यादहरूलाई नारायणीमा सेलाएर जिन्दगीको नयाँ अध्याय सुरु गर्न चाहन्थे तर यादहरू मृत्युशैयाको साटो डोली चढिरहेका थिए म चाहन्न कि सुहागरातमा श्रीमतीको घुम्टो उठाइरहँदा मलाई राउदाको यादले हमला गरोस् एक दिन म काम विशेषले स्कुटरमा भरतपुरतिर जाँदै थिएँ केही समय अघि चाक्लो पारिएको भरतपुरको उकालो पनि अफिस सकिने समय भएकोले होला दुईतर्फी सवारीहरूको भिडमा साँगुरो भइरहेको थियो bus tempo e rickshaw motorcycle car आदिको भिडमा मेरो स्कुटर पनि उकालो चढ्दै थियो उकालोको नहर कट्दा नकट्दै माथिबाट स्कुटरमा आइरहेको एउटी युवती मेरो आँखामा प्रतिबिम्बित भई एकपटक त मलाई भाइजरविहीन हेलमेटमा देखिएको अनुहार राउदाको जस्तै लाग्यो तर उत्तिखेरै त्यो गायब भयो र देखियो एउटा अनुहार जुन परिचित थियो मसँग मेरो जब नजिकै आएर ओह्रालो झरी मैले ठम्म्याएँ घुम्रो कपाल भएकी त्यो युवती तृष्णा थिए तृष्णा मैले एकपटक जोडले बोलाएँ तर ऊ क्रस भइसकेकी थिए भिडमा कुदिरहेको स्कुटर उत्ति नै खेर घुमाउन सक्ने स्थिति थिएन इन्डिकेटर दिएर मेसो कुर्दा कुर्दै बेर भइसकेको थियो तैपनि स्कुटर फर्काएर लाइन चोकसम्म पुगेँ तर तृष्णालाई मेटाउन सकिनँ तरकारी बजारको मुखमा रोकिएर एकछिन उता हेरेँ कतै देखिनँ अगाडि शहीद चोकसम्म पुगेँ तर देखिनँ त्यसपछि स्कुटर फर्काएर फेरि म उकालो लागेँ कि त्यो तृष्णा नै थिए त उकालो उक्लिँदै गर्दा मनमा कुरा खेल्न थाले आँखाले त्यति ठुलो धोका त कसरी खान सक्ला र मालदिवसमा मेरो कोठामा आएकै अनुहार हो त्यो उसले भनेकी थिए उनीहरू भरतपुरतिर बसाइसर्ने सर्ने जमर्को गरिरहेका छन् हुनसक्छ उनीहरू बसाइ सरेर आइसके कुनै पनि कुराको महत्व समय विषय र परिस्थिति अनुसार फरक हुँदो रहेछ मेरो मनमा एकपटक तृष्णासँग भेटेर राउदाले नाटकीय ढङ्गले युटर्न लिनुको कारण जान्ने इच्छा भयो पक्कै पनि राउदाले तृष्णालाई सबै कुरा भनेको हुनुपर्छ नभनेको भए पनि उसले बुझ्न सक्छ मैले उसको मद्दत लिनुपर्छ तर कसरी भेट्ने तृष्णालाई गरिब के इच्छा पुरा न दो तुम तो गरीब ना घरमा बिहेका लागि केटीहरूको फोटो आउने सिलसिला बढ्दै थियो काकी बेला बेलामा बिसन्चो परिरहनुहुन्थ्यो हरेक पटक बिरामी परेका बेला उहाँ मेरो बिहेको कुरालाई सिधा र घुमाउरो दुवै तरिकाले जोडदार रूपमा उठाउनुहुन्थ्यो केटी हेर्नकै लागि भए पनि मैले हिँड्नै पर्ने भयो बिहे गर्नै पर्ने थियो कुनै काम पनि सुरु गर्नुपर्ने थियो तर मेरो मन भने राउदाको यादलाई छोडेर जिन्दगीको नयाँ अध्याय सुरु गर्न मानिरहेकै थिएन जुन परिवेशमा बसिरहेको थिएँ त्यसले जेडीको पनि स्मरण गराइरहन्थ्यो सिखरौलीको पुरानो घाट हुँदै कैलाश आश्रमदेखि बुढी फाँटको आँपको रुखसम्मको परिवेशले मलाई जेडीको याद दिलाउँथ्यो अनि उसको मृत्युको कारक म नै हुँ भन्ने सोचाइले आत्मग्लानी भइरहन्थ्यो म न परिवेश बदल्न सक्थेँ न त आफूलाई नै बदल्न सकिरहेको थिएँ बिहेका लागि केटी हेर्ने सिलसिला सुरु भयो सधैँ चाहिँ समस्या उही थियो केटीमा कुनै खराबी हुँदैन थियो तर म त्यो केटीको अनुहारमा राउदालाई खोज्थेँ जो पाउन सकिरहेको थिइनँ हेर्ने क्रम जारी रह्यो कसैका आँखा सतही लाग्थे कसैका ओठ फरेबी कसैको ओठी बोली रहस्यमयी कसैको सपना गरुङ्गो कोही बढी सङ्कुचित कोही बढी स्वच्छन्द एउटी केटी पनि राउदासँग दाँच्न मिल्ने देखिनँ एक दिन केटी हेरेर श्याम र म बकुलहरबाट फर्किँदै थियौँ उसले गङ्गा भाउजूको भान्साको लिस्ट देखाउँदै सामान किन्न जान जिकिर गर्यो असोजको महिना भए पनि भित्री मधेसमा गर्मी कायम नै थियो मलाई बजार छिर्न अल्छी लाग्यो त्यसैले पुलचोकको कैलाश पेट्रोल पम्प नजिकै बसेँ ऊ मेरो स्कुटर लिएर पुतली बजारतिर लाग्यो पेट्रोल पम्पको अगाडि ठेलामा फलफुल बेच्ने दिदीहरू पसिना काट्दै बसिरहेका थिए कहिल्यै घरका लागि केही किन्न नसम्झिने मलाई त्यो दिन फलफुल किनेर घरलाई जाने इच्छा भयो ठेलाको छेउमा फालिएका फलफुलका बोक्राहरूमा मसिना आँखे भुसिना घुमिरहेका थिए एकजना दिदीको ठेला अघि उभिएर फलफुल जोक्दै थिएँ अगाडि सडकको छेउमा डन्डासम्म चल्ने आँगन बस रोकिएको थियो नियम फेरिकाले त्यहाँ बस धेरै बेर रोक्न पाइँदैन थियो तर पनि छोटो समय भने सबै बस रोकिन्थे अनि केही छुटफुटका यात्रुहरूलाई हतार हतार चढाएर दगुर्ने गर्थे बलिहार फलफुल जोख्दै गर्दा मेरो आँखा हतार हतार आँगन बसमा चढ्दै गरेकी घुम्रो कपालवाली एउटी केटीमा पर्यो ऊ बसको ढोका नजिक पुगेर बस चढ्नै लागेकी थिए मलाई लाग्यो कि त्यो तृष्णा नै हो तर फेरि लाग्यो होइन कार म दोधारमा थिएँ तर पनि एक चान्स त लिनै पर्ने थियो ठेलाबाट दोधारे हुँदै म बिस्तारै बसतिर जाँदै थिएँ त्यो युवती बसको ढोकामा उक्लिसकेकी थिए उसको पोस्टेरियर हेरिरहेका मेरा आँखा एकाएक पिरो भए एउटा आँखे भुसुन अचानक मेरो देब्रे आँखामा परेर पोल्न थालेपछि मैले देब्रे आँखो च्याप्प बन्द गरेँ अनि फरक्क फर्किएर ठेलावाली दिदीसँग पानी मागेर आँखा धोएँ आँखा हेर्न नहुने गरी परपर गर्दै थियो तर जसोतसो आँखा तान्दै बसतिर जाँदै थिएँ बस त हिँडिसकेछ त्यो तृष्णा नै थिए कि जस्तो लागेको थियो तर उसको हातमा कुनै विवाहिता महिलाले लगाउने मोटो खाले सिसाको रातो बाला थियो सायद उसको घाँटीको पछिल्लो भागमा पोतेको गाँठी पनि थियो मैले सोचेँ कि ऊ तृष्णा होइन कि त उसको बिहे भइसकेको हुनुपर्छ ठेला अगाडि अरू आधा घन्टा कुरेपछि झोलाभरि गङ्गा भाउजूको सामान बोकेर श्याम आयो अनि हामी घरतिर लाग्यौँ बेलुकाको साँझ मसिनो खुर्पे चन्द्रमा आकाशमा हराएको थियो बहिनीले उपहार दिएको घडीले साढे सात बजाएछ मटिकुरीमा एउटा सांस्कृतिक कार्यक्रम थियो श्याम दुर्वे चिन्का दाई र म मेरो स्कुटर र अर्को एउटा मोटरसाइकलमा चढेर मटिकुरीतिर गयौँ कार्यक्रम निकै रमाइलो भइरहेको थियो हामी पनि रम्न थाल्यौँ मलाई खाना खाएर घरबाट निस्किँदा बित्तिकै चुरोटको तलतल लागेको थियो तर पिउन पाएको थिइनँ दुर्वे र झिन्का दाईलाई त्यही भिडमा छोडेर श्याम र मैले अलि पर एकान्तमा गएर प्रसाद ग्रहण गऱ्यौँ फर्किँदा मलाई प्यास लागिरहेको थियो त्यसै नजिकैको चापाकलतिर गएँ श्याम भने कार्यक्रमको भिडमा घुसिसकेको थियो पानी पिएर चापाकलबाट भिडतिर जाँदै गर्दा मेरो आँखामा एउटा यस्तो दृश्य आयो जसले मलाई ठाउँको ठाउँ ठिङ्ग बनायो एकपटक आँखा मिचेर हेरेँ दृश्य त्यही थियो तृष्णा अनायासै मुखबाट आवाज निस्कियो ऊ भिडदेखि पर बाटोको छेउमा उभिएर फोनमा कुरा गर्दै थिए मेरा गोडाहरू स्वत उतर्फ बढ्न थाले फोनमा कुरा गर्दै गर्दा उसले मलाई देखी तर अँध्यारोको कारणले ठम्याउन सकिनँ त्यसैले उस सशङ्कित भए जब म नजिकै गएँ उसको अनुहारमा एक किसिमको आश्चर्य खुसी र दुःख मिसिएको भाव छछल्किरहेको थियो छिटो आउनुहोस् है अन्तिममा यही वाक्य बोलेर उसले फोन काटी अनि मतिर हेरेर आश्चर्य मान्दै बोली माई गड आलोक तिमी उसको आश्चर्य भावले नै मेरो खुसीले सीमा नागिसकेको थियो मलाई स्वयं राउदा नै मेरो अगाडि प्रकट भए जस्तो लाग्यो उसलाई एकपटक अँगालोमा कसो चाहिँ लागेको थियो तर सकिनँ उसँग केवल एकपटक भेट भएको थियो धेरै सम्झेर होला यथार्थभन्दा केही कदम अगाडि पुगेछु उसको समीपमै रोकिएर भने तिमीसँग यसरी भेट होला भनेर सोचेकै थिएन कस्तो खुसी लागिरहेछ उसले पनि मुस्कुराउँदै जवाफ फर्काई मलाई पनि निकै खुसी लाग्यो आलोक अँध्यारोमा उभिँदा अरूले नराम्रो सोच्लान् भनेर होला उसले थोरै अगाडि बत्तीको प्रकाशमा उभिएर कुरा गरौँ भने अनि राउदाको खबर के छ त तृष्णा बत्तीको उज्यालोमा पुग्दा नपुग्दै मेरो मुखबाट निस्किहाल्यो एकाएक मेरो यो प्रश्न सुनेर तृष्णाको अनुहार निचोरिएको जस्तो भयो उसले छोटो जवाफ दिए ठिकै छ मैले अब के भन्ने भनेर भ्याउनै पाइनँ उसले मोबाइल उठाएर कसैलाई फोन डायल गरे अनि किन्चित रिस पोखे जस्तो गरेर बोली कति बेर लगाउनु भएको छिटो आउनु न त्यति भनेर उसले फोन काटी उसले फोनमा कुरा गर्दै गर्दा मैले निहालिसकेको थिएँ निधारमाथि केसको जरामा पोतिएको सिन्दुर उसले भने मेरो त बिहे भइसक्यो नि आलो यही गाउँमा बुहारी भएर आएकी छु उसले कुरा बङ्ग्याउने प्रयास गरी मैले भने ए हो र यो त खुसीको कुरा नि हामी त गाउँले भएछौँ कहाँनिर हो तिम्रो घर तल फुटबल खेल्ने चौरको छेउमा चौरदेखि माथिको रातो नयाँ घर हो कि क्या हो हो त नि कसरी थाहा पायो मैले हाँस्दै भने अँध्यारोमा ढुङ्गा हानेको ठ्याक्कै लागेछ ऊ पनि फिसिक्का हाँसी अनि हाँसोलाई बन्द गर्दै भने आलोक पछि कुरा गरौँलाई मेरो हस्बेन्ड मलाई लिन आउँदै हुनुहुन्छ तिमीसँग यसरी गफ गरेको देख्नुभयो भने नराम्रो सोच्नुहोला के हुन्छ के तिम्रो नम्बर पाउन सक्छु मैले हिम्मत जुटाएर भने तर उसले सजिलै भने फोनमा कुरा नगरौँ भयो मेरो भर्खर बिहे भएको छ अनावश्यक शङ्का उत्पन्न होला फेरि बरु पछि म आफै तिमीलाई भेट्न आउँछु नि तिम्रो घर कहाँनिर हो भन त मैले फटाफट भने हर्कपुरदेखि तल चन्द्रसेन चोक चोकनेर ए उसो भए म भोलि दिउँसोतिर आउँछु एकपटक म तल सिखरौलीको मन्दिर गएको छु त्यो बाटो मलाई थाहा छ त्यहीँ भेटौँला सायद उसको श्रीमान आउँदै गरेकोले होला ऊ आत्तिएकी थिए मैले सोधेँ कति बजी भेट्ने अँ चार बजीतिर भेटौँ न हुन्छ ओके बाई ऊ अँध्यारोतिर लागि म भिडतिर फर्किएँ केटाहरूको ग्रुपमा आशावादी श्यामको मित कुमार र श्यामको मामा देवी दत्त अनि किसान दाई पनि भेटिए हामी अन्तिमसम्मै कार्यक्रम हेरेर फर्कियौँ आधा रातपछि घर फर्किँदा पनि बाँकी रात काट्न मलाई निकै मुस्किल पर्यो मनमा खुसीका लहरहरू उठ्दै थिए जस्तो कि रक्बोको छेउमा उठिरहेका हुन्छन् समुद्रका लहरहरू समुद्री छालको लहर रक्बोको ढुङ्गामा बजारिएर सेलाए जस्तै राउदाको कुरा उठाउँदा तृष्णाको अनुहारमा देखिएको भावले मेरा खुसीका छालहरू पनि निरीह बन्दै थिए त्यो रात राउदा आँखै वरिपरि विभिन्न हाउभाउ र मुद्रामा बसिरहे घुमिरहे मलाई याद छ तृष्णासँग भेट हुँदा उसले भनेकी थिए तिमीहरू साथी मात्रै हो नि फेरि त्यो दिन अनावश्यक ईर्ष्या देखिएको थियो मलाई सम्झिँदा पनि हाँसो लाग्यो एकछिन हाँस्छु अनि फेरि गम्भीर हुन्छु म प्रति कसैको निकटतालाई लिएर त्यति ईर्ष्यालो हुने राउदाले आखिर किन मलाई धोका दिए भित्रभित्रै उकुस मुकुस भइरहेको थियो म छटपटिरहेको थिएँ त्यसो त भोलिपल्ट तृष्णा भेट्न आउँदैछ सायद उसले मेरो जिज्ञासा पनि भेटाउँछे घरको आँगनमा पुग्ने बेलामा वनबाट बोकेको भारी धेरै नै गरुङ्गो भए जस्तै एक वर्षसम्म मनमा उकुस मुकुस भएर बसेका जिज्ञासाहरू झनै चलमलाउन थाले मेरो बिहान खाना खाने बेलामा काका काकीको रणनीतिको नयाँ कदम चल्यो ज्योतिले पनि काका काकीलाई नै साथ दिइरहेकी थिए उसले भनी सक्दिनँ म दिनदिनै यहाँबाट कलेज ओहोरदोहोर गर्न गैडाकोटको घर खाली नै छ म त उतै बस्छु काकीले भन्नुभयो अँ बस्ने एक्लै त्यहाँ जमाना यस्तो छ तँलाई एक्लै बस्न दिउँला के अरे ज्योतिले भने म त डेली यहाँबाट कलेज धाउन सक्दै सक्दिनँ बरु जान्न कलेज सलेज पनि काकाले भन्नुभयो होइन तँलाई गाह्रो भयो के हो भने दाईलाई पनि लैजान उतै दाईको बिहेपछि हामी पनि उतै सर्ने त हो नि अहिले दाईको पनि केही काम छैन यहाँ मैले रणनीति बुझिरहेको थिएँ त्यसरी चुपचाप गाँस टेपिरहेँ घरका सबै मिलेर मलाई घेराबन्दीमा पार्दै थिए मैले प्रसाद लिन्छ भन्ने कुराको गाईगुई पनि सायद काका काकीको कानमा परेको होला तर त्यो सब भने चाँडोभन्दा चाँडो मेरो बिहे गराउने योजना नै थियो काकाको कुरा सुनेर ज्योतिले खुसी हुँदी भने लो ठिक भन्नुभयो बाले म उतै बस्छौ नि त बोल्दै गर्दा उसले मेरो आँखामा हेरी अनि खुसीका फुलहरू फुलाए म यस्तो अवस्थामा फसेको थिएँ कि मैले नाइ भन्ने ठाउँ नै पाइनँ ज्योतिका लागि भए पनि गैँडाकोट बस्नै पर्ने बाध्यता आइलाग्यो कुरा चलिरहँदा म भने बारम्बार घडी हेरिरहेको थिएँ भर्खर बिहानको नौ बजेको थियो मानौ घडीका सुईहरू चल्न मानिरहेकै छैनन् काकीले थाहा पाउनुभएछ सोध्नुभयो कहाँ जान हतार सर घरिघरि घडी हेर्दैछस् त कहीँ होइन त्यत्तिकै कति बजेछ भनेर हेरेको मैले टालटुल पारेँ दुई तिन दिनमै गणाकोट जाने तयारी गर अब बहिनीका लागि भए पनि त उतै बस्नुपर्छ थाल बोकेर जुठेलातिर जाँदै गर्दा काकीले पछाडिबाट बोलेको आवाज सुने तर मैले केही भनिनँ चार बज्नु अघि नै म स्कुटर लिएर कैलाश आश्रमतिर दगुरेँ परिसरमा एक दुईजना मान्छेहरू मात्र थिए म मन्दिरको छेउमा रहेको बत्ती बाल्ने पौवामा बसेर तृष्णाको प्रतीक्षा गर्न थालेँ पाँच बजिसक्दा पनि ऊ आइन मन निकै बेचैन हुन थाल्यो उसलाई फर्किनुको अर्को विकल्प पनि थिएन बेचैन मनलाई शान्त पार्न पौवा तल रहेको बाँस चाङमा पुगेर थोरै प्रसाद ग्रहण गरे साढे पाँच बज्यो तर ऊ आइन म प्रसादको नसामा यताउति टलिएर मनलाई शान्त पार्न खोजिरहेको थिएँ एक नासले बगिरहेको नारायणीलाई हेरेर टोलाउन थालेको रहेछु पछाडिबाट आवाज आयो आलोक म एकाएक चस्केँ अनि तुरुन्तै खुसी पनि भएँ आइ आइछ उसले सुरुमै माफी मागे सरी मलाई आउन ढिलो भयो घरमा पाहुना आएका थिए मैले हाँस्दै जवाफ दिएँ ठिकै छ साँझ हुँदै थियो सिँढीबाट ओर्लिएर हामी नारायणीको किनारतिर गयौँ अनि श्याम र म बस्ने त्यही ढलेको रूपमा बस्यौँ ऊ गाह्रो मानिरहेकी थिए भर्खर बिहे गरेकी केटी त्यसरी एकान्तमा मलाई भेट्न आउनु सामान्य कुरा पनि थिएन समाजमा कुरा काट्नेहरूको कमी छैन कसैले देख्यो भने समस्या पनि पर्न सक्थ्यो सायद त्यही कारण ऊ किञ्चित हडबडाएकी थिए डलेको रूपमा बस्दै मैले सोधेँ आराम छेउ उसले थोरै हाँसेर जवाफ फर्काए ठिकै छु तिमीलाई थाहा छ राउदा मैले तिमी जस्तै केटीलाई एक दिन भरतपुरको ओह्रालोमा देखेकी थिएँ म त तिमी नै हो कि भनेर झुक्किएको मेरो कुरा सकिँदै नसकिँदै उसले हाँस्थे भने राउदा सरी तृष्णा तिमीलाई भेट्दा मलाई राउदालाई नै भेटे जस्तो लागिरहेको छ सायद त्यसैले होला उसैको नाम फुस्किएछ उसले मुन्टो हल्लाउँदै अगाडिको कुरामा केन्द्रित भएर भने सायद तिमीले मलाई नै देखेको हुनुपर्छ केही हप्ता अघि म भरतपुरबाट ओह्रालो झर्दै थिएँ अचानक कसैले मेरो नाम लिएर बोलाए जस्तो लागेको थियो तर सवारीहरूको भिड र स्पिडले गर्दा मैले पछाडि फर्केर हेर्न सकिनँ मलाई खुल्दुली भने भएको थियो मैले आश्चर्य र खुसी दुवै एकसाथ प्रकट गर्दै थपेँ सायद मैले आँगन बसमा देखेको केटी पनि तिमी नै थियो उसले आश्चर्य प्रकट गरे आँगन बस मैले उसलाई आँखामा भुसुना पर्दाको कुरा सुनाएँ मेरो कुरा सुनेर उसले हाँस्दै भने अचम्मै बोतालोक त्यो दिन मलाई याद छ म काठमाडौँबाट फर्किँदै थिएँ मलाई लागिरहेको थियो कि कोही मेरो पछाडि आइरहेको छ तर बसमा उक्लिएपछि मैले पछाडि फर्केर हेर्दा त्यहाँ कोही पनि थिएन ठेलाको छेउमा अर्कोपट्टि फर्केर मुक्त हुँदै गरेको केटा तिमी नै थियौ त हो त त्यो मै थिएँ उसले ओठ तन्काउँदै भने जे भए पनि आखिर भेट हुन लेखेकै रहेछ उसको हाँसो नसकिँदै मैले सोधेँ अनि राउदाको खबर के छ त तृष्णा उसले रसविहीन कागतीको छोक्रा जस्तो अनुहार पारेर नारायण पारीको निकुञ्जतिर हेरेर लामो सास तानी अनि मतिर फर्केर भने आलोक अब राउदालाई भोलिदेऊ कृष्णाको यो वाक्यले मेरो अपेक्षामा एकाएक हमला गरेको थियो तर मलाई विचलित पनि बनाउन सकेन एक किसिमले भन्ने हो भने मैले उसलाई पुनः प्राप्त गर्ने आशा मारिसकेको थिएँ हो राउदाका यादहरू मबाट विलिन भएर जान सकिरहेका थिएनन् तर म उसको पुनरागमनको अपेक्षामा भन्दा पनि उसमा अचानक आएको त्यो परिवर्तनको कारण थाहा पाउन नसकेर तडफिएको थिएँ मलाई जान्नु थियो कि अघिल्लो रातसम्म मेरो हात समाएर मलाई मेरो आदतको दलदलबाट निकाल्दै जिन्दगीका आगामी पानाहरूमा प्रेमका रङ्गीन कथाहरू लेख्ने उसको त्यो बाछा किन सूर्योदयको घामसँगै बेलुका परेको शीत चाहिँ बाफ भएर हरायो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ उसले रसविहीन कागतीको छोक्रा जस्तो अनुहार पारेर नारायणी पारीको निकुञ्जतिर हेरेर लामो सास ताने अनि मतिर फर्केर भने आलोक अब राउदालाई बोलिदेऊ मैले भने त्यही त कोसिस गरिरहेको छु तृष्णा उसले दिएको धोका र ऊ दुवैलाई भुल्न सकौँ तर केही गुत्थीहरू बाँकी छन् जो सुल्झिन सकिरहेका छैनन् मनभित्र मडारिरहने उसका यादहरू तबसम्म हराएर जान सक्दैनन् जबसम्म ती यादहरूले बोकेर हिँडिरहेका प्रश्नको जवाफ मिल्दैन भुल्ने कुरा त बसमा हुन्न मन बुझाउने कुरा पनि जब तिमी मलाई राउदाको यथार्थ बताउँछौ तब मात्रै सम्भव छ कृपा गरेर मलाई मद्दत गर तृष्णा म न खुलेर हाँस्न सकिरहेको छु न नयाँ जीवनको सुरुवात गर्न नै मेरो मनमा केही अड्किरहेको छ आखिर रातारात नाटकीय ढङ्गले राउदाले किन सम्बन्धका सारा पर्खालहरू तोडेर बताबुङ्ग पारी छिटो छिटो जोडिदिएर खुल्दै गरिरहेका मेरा ओठलाई गम्भीर रूपले हेरिरहेकी तृष्णाले पनि मलाई थाहा छैन राउदाले लिएको त्यो अन्तिम निर्णयलाई तिमीले कुन रूपमा लिएका छौ र कुन तवरले व्याख्या गरिरहेका छौ म यति भन्न चाहन्छु कि जिन्दगीको कुनै मोडमा मान्छे व्यवस्थाको बोजिलो भारीले किचेर मायाको उकालो चढ्नै सक्दैन कृष्ण तिमी कुराको टपरी बुनिरहेकी छौ मलाई किन सिधा सिधा बताउँदिनौ कि आखिर के कारण हो त्यो कस्तो व्यवस्थामा परिरहँदा मलाई बताऊ तृष्णा म जान्न चाहन्छु हेर आलोक जिन्दगीका कतिपय रहस्यहरूलाई रहस्यमै रहन दिँदा राम्रो हुन्छ रहस्यका पोकाहरू यस्ता पनि हुन्छन् कि ती जब खुल्छन् तब हामीलाई झनै दुःखी बनाएर जान्छन् तिमी केही नसोची राउदालाई भुल्ने कोसिस गर तिम्रो अगाडि सुन्दर जिन्दगीले प्रतीक्षा गरिरहेको छ उसलाई कुनै नराम्रो सपना ठानेर भुलिदेऊ या त कुनै भ्रम वा कल्पना मानेर व्यवस्था गरिदेऊ नत्र कुनै कथाको एउटा कहानी मानिदेऊ मैले थपेँ तृष्णा के भने जस्तै सजिलो हुन्छ कसैलाई भुल्न के यति सजिलो छ र जिन्दगीका ती गाढा यादहरूलाई मेटेर जिउन म कोसिस त गरिरहेकी छु तर मेरो केही सिप चलेकै छैन गिटी गिटी अड्किरहेको साहस जस्तै भएको छ उसको याद रहस्यको बिर्को उघारेर मलाई एक घुड्की यथार्थ पिलाइदेऊ तृष्णा कुनै अतृप्त प्रेम प्रेतात्मा जस्तै मेरो मानसपटलमा भड्किरहेको उसको यादलाई तृप्त बनाइदेऊ बिन्ती म विवश छु आलोक मलाई उसले मेरो व्यवस्थाको बिस्कुन कसैसम्म नसुकाउनु भनेर बाचा गराएकी छे त्यसो नभन तृष्णा प्लिज म दिनदिनै हजारौँ पटक मरिरहेको हुन्छु तिमी मात्र छेउ जसले मेरो अतृप्त यादलाई तृप्त पार्न सक्छौ प्लिज मलाई बताऊ म सबै कुरा सुन्न चाहन्छु सरी आलोक मलाई राउदाले दिएको बाछा तोड्न विवश नपार म सक्दिनँ उसले जिद्दी गरे तिमीले पनि जिन्दगीमा कसैलाई प्रेम गरेकी औली तृष्णा तिमीलाई त्यो प्रेमको कसम मलाई मायाको यादमा तडपिएर जिउनु न मर्नुको दोष हातमा नछोड मेरो कुरा सुनेर राधाले एकपटक निकै गम्भीर ढङ्गले आफ्ना ओठ तन्काई अनि लामो सास फेरेर भने कसम पनि यस्तो मान्छेको दियो कि आलोक तिमीले मेरो हात उठाएर तिम्रै शिरमा राख्न भनिरहेछौ तृष्णाको त्यो जवाफले फेरि कुनै नयाँ रहस्यको उद्घाटन गर्न लागिरहेको थियो उसले जे भनिरहेकी थिए त्यो कसरी सम्भव हुन सक्छ मैले भने यो के कुरा गर्दैछु तृष्णा यो कस्तो जवाफ हो तिम्रो वा आलोक यही सत्य हो जिन्दगीमा पहिलोपटक मलाई कुनै केटा मन परेको थियो भने त्यो तिमी नै थियौ तिमी कपोकल्पित कुरा गरिरहेको छौ कृष्ण यसअघि तिमीसँग एकपटक मात्र भेट भएको त्यो पनि एकैछिन कुनै मिथ्या कथा सुनाएर तिमी मेरो ध्यान अन्त कतै भुलाउन त खोजिरहेको छैनौ होइन आलोक म सत्य भन्दैछु हो म तिमीसँग मेरो एकपटक मात्र भेट भएको थियो तर मैले तिमीलाई त्यसअघि धेरै पटक देखेकी थिएँ सायद तिमीले ख्याल गरेनौ म तिमीप्रतिको एकतर्फी मायामा डुबिसकेकी थिएँ तर विडम्बना मेरो भाग्यमा तिमी लेखिएकै रहेनछौ यो सब भनिरहेकी छौ तिमी मैले बुझ्न सकिरहेको छैन तृष्णा यस्तै हो आलोक जिन्दगीका केही रहस्यहरू कहिल्यै उद्घाटन हुँदैनन् केही रहस्यहरू समय बितेपछि उद्घाटन हुन्छन् अनि केही रहस्यहरू समयमै उद्घाटन हुन्छन् उद्घाटित रहस्यहरूले पनि फेरि अर्को रहस्य छोडेर जान्छन् जिन्दगी भनेको रहस्यै रहस्यको श्रृङ्खला त हो नि तिम्रो माया मेरो मनभित्रै फुल्यो मनभित्रै फक्रियो अनि मनभित्रै झऱ्यो खैर छोडिदेऊ यी सब कुरा हेर त अँध्यारो धेरै भइसकेछ अब जानुपर्छ मलाई यो अवस्थामा कसैले देख्यो भने समस्या हुन्छ मेरो प्रश्नको जवाफ नदिइकन जाने कुरा नगर तृष्णा मलाई थाहा छैन सत्य हो या होइन तर पनि यदि साँच्चै नै कुनै बेला तिम्रो मनले मलाई बहुत माया गरेको थियो भने तिमीलाई त्यही मायाको कसम मेरो यो हालतमा थोरै दया गरेर मलाई बताऊ ढिलै भए पनि म त्यो रहस्य थाहा पाउन चाहन्छु तिमीलाई मेरो कसम बसेको ठाउँबाट उठिसकेकी तृष्णालाई मेरो कसमले छोयो सायद उसले मतिर हेर्दै भने ठिकै छ आलोक तिमीलाई म सबै कुरा बताउँछु यद्यपि राउदाले मलाई माफ गर्ने छैन तर तिमीले तिम्रै मायाको कसम दिएर मलाई विवश बनायो आज त अबेर भइसक्यो म जानुपर्छ अर्को कुनै दिन बताउँला समय निकालेर बसौँला ठिकै छ तृष्णा यति लामो प्रतीक्षा गरिसकेको छु अरू केही समय गर्नेछु फेरि हामी कसरी भेट्ने मलाई तिम्रो फोन नम्बर त देऊ ताकि मलाई सजिलो हुन्छ या मेरो लैजाऊ तिमीले नम्बर होइन आलोक बडो मुस्किलले मैले तिम्रो याद बोलाएर नयाँ जिन्दगी सुरु गरिरहेकी छु तिमीसँग कुनै न कुनै बाहनामा म नजिकिएँ भने सामी पेत्ताले फेरि तिम्रो माया बढाउनेछ मेरो विवाह भइसकेको छ तिमीसँग आज फोन नम्बर साटिएला भोलि छोटो कुरा होला पर्सि लामो कुरा होला अनि फेरि पलाउँदै जाला मनमा दबेको तिमीप्रतिको मेरो माया जुन म उक्साउन चाहन्न एकपटक भने तिमीलाई अवश्य भेट्नेछु र बताउनेछु राउदाका कुरा अनि केही आफ्ना कुरा अनि फेरि कसरी भेट्छौ त मलाई मैले सोधेँ भोलि म श्रीमानसँग काठमाडौँ जाँदैछु म आइतबार एक्लै फर्किन्छु म तिमीलाई बजारतिर भेट्न चाहन्छु गाउँमा यसरी भेटेर कुरा गर्दा कसैले देख्यो भने मलाई अप्ठ्यारो पर्छ आइतबार नारायणघाटतिर भेटौँ न कतै ठिक छ कति बजी भेट्ने त उसो भए मैले सोधेँ दिउँसो दुई बजीतिर भेटौँ न म काठमाडौँबाट मुगलिनको बाटो बन्द हुनु अघि नै आइपुग्ने गरेर हिँड्छु बरु कहाँ भेट्ने त्यो तिमी नै भन उसो भए तिमीलाई म पुलचोकमा पेट्रोल पम्प अघि कुरिरहेको हुनेछु हुन्छ म तिमीलाई त्यहीँ भेट्छु ल हिँड जाउँ अब कैलाश आश्रमबाट निस्केर हामी गौचरण हुँदै श्यामको घर अगाडिको बाटोमा निस्क्यौँ तृष्णा अघिअघि आफ्नै स्कुटरमा थिएर र म पछि पछि श्यामको घर हुँदै थोरै अगाडि पुगेपछि बाँसको झ्याङमुनि गङ्गा बाउजू भयो हातमा केही सामान बोकेर आउँदै गरे कि गङ्गा बाउजूलाई देखेपछि मैले औपचारिकताका लागि स्कुटर रोकेर बोलाएँ गङ्गा बाउजूले आफ्नो सदाबार मुस्कानसँगै सोध्नुभयो कता पुगेर आउनुभयो बाबु यसो घुमफिर्ने बाउजू हामी कुरा गरिरहँदा तृष्णा हामीभन्दा केही अगाडि आफ्नो स्कुटर रोकेर मलाई कुरिरहेकी थिए म औपचारिकता पूरा गर्न मात्र रोकेको थिएँ त्यसैले त्यतिमै कुरा बङ्गाएर हिँडेँ अगाडि पुगेर तृष्णालाई भेटेपछि हामी सँगै अगाडि बढ्यौँ मेरो घर नजिक पुगेपछि मैले उसलाई मेरो घर चिनाएँ त्यसपछि ऊ सिधै हर्कपुर चोकतिर लागेँ राति घरमा खाना खाँदै गर्दा मैले काकीलाई आफू यो घरमा आउन तयार भएको कुरा सुनाएँ काका काकी ज्योति सबै खुसी भए भाइको भने ध्यान भातमै थियो मैले थप्दै भने मलाई केही दिन एकान्त चाहिएको छ ज्योतिलाई म अरू केही दिनपछि मात्रै बोलाउँछु तँलाई केही दिन एकान्त किन चाहियो सायद यो प्रश्न काका काकीको मनमा उठेको हुँदो तर केही खोजी नीति गर्नु भएन मलाई कुनै बाहना बनाउनु परेन शनिबार काका काकी ज्योति र म गैँडाकोट आएर घरमा चाहिने आवश्यक सामानहरूको बन्दोबस्त मिलायो आइतबार म समयमै पुलचोकको पेट्रोल पम्प अगाडि पुगेँ केही घन्टा अगाडि लिएको प्रसाद हल्का रूपले रगतमा बग्दै थियो ठिक दुई बजेको थियो कार्तिकको तेस्रो हप्ता सुरु भइसक्दा पनि गर्मी नै थियो मान्छेहरू आआफ्नो सुरमा हिँडिरहेका थिए ठेलामा फलफुल बेच्ने दिदीहरू पनि व्यस्त थिए स्कुटर रोकेर म यताउति हेर्दै थिएँ पछाडिबाट तृष्णाले आवाज दिए फर्किएर मुस्कुराउँदै उसलाई स्वागत गरेँ उसले भने कहाँ जाने मैले थोरै दाँत देखाएर हाँस्दै जवाफ दिएँ त्यहाँ जाने जाँति बेला कसैले देख्ला भन्ने डर नहोस् ऊ पनि मुस्कान छोड्दै स्कुटरमा बसी मैले स्कुटर मोडेर पुलतिर दौडाएँ गैँडाकोटमा हामीलाई चिन्ने कोही थिएन मैले तृष्णालाई आफ्नै घर लिएर आएँ भित्र पस्नु अघि उसले सोधेँ कसको घर हो र यो ऊ केही चिन्तित भएकी थिए स्वाभाविक पनि हो कुनै केटासँग त्यसरी अन्जान घरमा छिर्नु उसका लागि अवश्य पनि चिन्ताको विषय थियो गेटभित्र छिरिसकेकी तृष्णालाई मैले आश्वस्त पार्ने कोसिस गरेँ मेरो घर हो केही समयपछि हामी यतै बसाइ सर्दैछौँ अहिले घरमा कोही छैन योभन्दा एकान्त र सुरक्षित ठाउँ मलाई अरू कुनै लागेन त्यसैले तिमीलाई यहाँ लिएर आएको उसले कुनै प्रतिक्रिया जनाएन तर केही अप्ठ्यारो भनी मानिरहेकी थिए मैले फेरि भने अप्ठ्यारो मान्नु पर्दैन तृष्णा प्लिज कम ऊ मेरो पछि पछि घरभित्र छिरे मैले उसलाई यही हलमा लिएर आएँ हलमा आउने बित्तिकै उसले आफ्नै हातमा रहेको पानीको बोतलबाट केही घुटकी पानी लिएर वासरुम कहाँ छ भनेर सोधेँ उसलाई वासरुम देखाएर म किचनतिर लागेँ दुई कप चिया लिएर म हलमा आउँदा ऊ वासरुमबाट फर्किसकेकी थिए रबर बेन्डले बाँधिएको उसको घुम्रो कपाल फुकेको थियो यति बेला उसको कालो रबर बेन्ड अगाडि टी टेबलमा थियो चियाको एउटा कप उसको अगाडि राखेर म उसको सामुन्ने अहिले हजुरसँग बसिरहे जसरी नै पुरानो मोडलको कोठाको सोफामा बसे. उसले आफू मेडिकेसनमा भएकाले चिया नखाने र अरू पनि केही नखाने जिकिर गरे मैले पनि जबरजस्ती गरिनँ मैले चिया पिउन्जेल यताउताका गफ पाएँ जोडीका बा आमाको बारेमा पनि मैले सोधेँ उनीहरूको जिन्दगी जसोतसो चलिरहेको जानकारी मिल्यो मैले कुराको सिलसिलामा भने मलाई पनि एकपटक भेट्ने इच्छा छ उहाँहरूलाई उसले जवाफ फर्काई गए हुन्छ नि धेरै टाढा होइन के अरे स्कुटरमा खुरेर गए पुगिहालिन्छ जाउँला कुनै दिन आफ्नो रित्तो कप र उसको भरी कप उठाएर म किचनमा पुगेर कप राखेर फेरि हलमा फर्किएँ उसको सामुन्ने बसेपछि हामी दुवैजना एकछिन अलमल पऱ्यौँ कहाँ कुराबाट सुरु गरौँ भन्ने अन्यल चल्दै गर्दा मैले नै सोधेँ तिम्रो लभ म्यारिज कि एरेन्ज म्यारिज आफ्नो हातका औला चलाउँदै आँखा झुकाइरहेकी तृष्णाले आँखा उठाएर थोरै ओठ तन्काउँदै भने खै के भनौँ एरेन्ज भनौँ कि लभ भनौँ खासमा मेरो श्रीमान पनि हामी डेरा बस्ने घरमै डेरा बस्नुहुन्थ्यो अहिले त ब्याङ्कमा जागिर गर्नुहुन्छ त्यति बेला भने पढ्दै हुनुहुन्थ्यो उहाँ माङ र बाबासँग निकै नै मिल्नुहुन्थ्यो काम गर्दा सघाउनु पनि हुन्थ्यो मलाई मनमा नै मन पराउनु हुँदो रहेछ एक दिन उहाँले प्रेम प्रस्ताव राख्नुभयो तर त्यति बेला मेरो बिहेको उमेर नै भएको थिएन मैले त्यो नजरले हेरेकी पनि थिएन त्यसैले त्यो प्रस्ताव अस्वीकार गरिदिएँ उहाँ दुःखी हुनुभएको थियो होला तर पनि सामान्य हिसाबले लिनुभयो उहाँको प्रेम प्रस्ताव अस्वीकार भए पनि प्रस्तुत हुने तरिकामा कुनै परिवर्तन आएको थिएन जडी मामाले मलाई मालदिप्स बोलाउनु भयो सुरुमा म मालेको एउटा होटलमा काम गर्थेँ त्यो होटलमा ओपन रेस्टुरेन्ट पनि थियो जहाँ वाकिङ गेस्टहरू पनि आउँथे कति त नियमित नै आउँथे र आउँदा तिनै आइरहने वाकिङ गेस्टमध्ये एक थिए आउने जाने क्रममै उसँग मेरो मित्रता भयो र समयसँगै हामी नजिक हुँदै गयौँ पछि होटलबाट म रिसोर्ट ट्रान्सफर भएँ मेरो कामले म्यानेजमेन्ट खुसी थियो त्यसैले मैले त्यो मौका पाएँ कामकै दौरानमा तिमी भेटियो एकतर्फी रूपमा नै सही तिमीप्रति मेरो आकर्षण बढ्दै थियो तर तिमीप्रतिको मेरो माया फुल्न नपाउँदै झऱ्यो केही समय त्यो पीडाले मलाई धेरै नै सतायो एकरो माया भन्नु पनि मनको आगो नै हुँदो रहेछ त्यही आगोले सुरुमा उज्यालो देखायो अनि पछि मनमै डढेलो लगायो जिन्दगीमा पहिलोपटक कुनै केटा मन पराए तर उसको माया पाउन सकिनँ चटपट्टिमा गुज्रिँदै गर्दा मलाई मेरो श्रीमानले गरेको एकरो मायाको ख्याल आयो उहाँ उस्तै हुनुहुन्थ्यो नजानिदो हिसाबले मेरो ख्याल गरिरहनुहुन्थ्यो भन्छन् नि बिहे त्योसँग गर्नुपर्छ जसले आफूलाई माया गर्छ न कि त्योसँग जसलाई आफूले माया गरिन्छ तिमीलाई भुल्नुपर्ने आवश्यकता पनि थियो अनि मलाई माया गर्ने मान्छे पनि मेरो सामु थियो त्यसैले मैले बिहे गरेँ निदो गरेँ उहाँले माङ र बाबासँग मेरो बिहेको प्रस्ताव राख्नुभयो दुवै परिवारबाट स्वीकृति पनि मिल्यो यसलाई लभ म्यारिज भन्छन् या अन्य केही मलाई थाहा छैन कृष्णले आफ्नो कुरा टुङ्ग्याउँदै गर्दा मलाई सोध्न मन लाग्यो तिमीले मलाई पहिलोपटक कहाँ देखेकी थियौ मेरो आँखामा एकपटक आफ्ना आँखालाई जोड्दै उसले भने त्यहीँ देखेकी थिएँ जहाँ तिमीले राउदालाई पहिलोपटक भेटेका थियौ थाहा होला नि मैले उसलाई पहिलोपटक रक्बोमा भेटेको थिएँ कृष्णले आश्चर्य व्यक्त गर्दै भने रक्बो त्यो ठाउँलाई रक्बो भन्छन् र मलाई त थाहा नै थिएन तिमीलाई थाहा नहुनु स्वाभाविक हो त्यसको नामाकरण गर्ने व्यक्ति नै म हुँ ए त्यस्तो पो उसले मुस्कुराउँदै बाँकी कथा जोड्न थाले म अघिल्लो महिनाको केही पिएचहरू बाँकी भएकाले माले गएकी थिएँ घुम्ने क्रममा अबेरसम्म हामी बिलिङलेमै थियौँ त्यही तिमीले भनेको रक्बो अगाडि ब्रेडफुटको रुखमुनि एकछिन बस्ने कि माले फर्किने भन्ने दुविधामा हामी कुरा गर्दै थियौँ तिमी सिलढुङ्गामा बसिरहेका थियौ मैले तिमीलाई देखिसकेकी थिएँ त्यति बेला तिमी चुरोट पिउँदै कतै टोलाइरहेका थियौ अरबी दारी पालेको गम्भीर र हट्टाकट्टा देखिएका थियौ त्यहीँ पहिलो नजरमा नै म तिमीप्रति आकर्षित भइसकेकी थिएँ त्यति बेला मलाई तिमी नेपाली हो भन्ने पनि थाहा थिएन हुने कुरो पनि भएन नेपाल बाहिर हुँदा तिमीलाई झट्ट हेर्नेले नेपाली भन्ठान्दैनन् सरस्वती सम्वेगमा जीएस पौडेलको उपन्यास एक सरको मायाको उन्नाइसौं श्रृङ्खला फेरि हामीले तीन सय चौवालिसौं पृष्ठमा ल्याएर रोकेका छौं कथाले झन अर्को मोड लिएको छ अब तृष्णाले आलोकलाई मन पराएको कुरा खुलेको छ र तृष्णा आफ्नो मन पराएको विषय र कथालाई जोड्दैछिन् अर्को साता यसको बाँकी अंश सुनिनेछ बीसौं श्रृङ्खलामा तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे श्रुति सम्वेकबाट विदा हुन्छौ नमस्कार शुभरात्री